मेरो पाइला सबैले तिमीलाई खोज्छ तिमीलाई थाहा छैन तर माया धेरै धेरै गर्छु मात्र तिमी देऊ तिमीलाई थाहा छैन तर माया धेरै धेरै गर्छु मात्र तिमी se deu. बसेर यहाँ तिमी नहुँदा मलाई गाह्रो अप्ठ्यारो हुन्छ त्यसैले अहिले नै आऊ मुस्कुराऊ सताऊ मलाई आवाज तिम्रो न्यानो न्यानो स्पर्श मेरो हात मेरो पाइला सबैले तिमीलाई खोज्छ ওই চন্দ্রমা see